कारागारमा झडप तेह्र जनाको मृत्यु पूर्व शासक मुशरफ माथिको कार्यवाही प्रति पाकिस्तानी सेनाको आपत्ति र आइसिसी डिभिजन थ्रीको पहिलो खेलमा आज नेपाल अमेरिकासँग भिड्ने आइपिएल क्रिकेटमा चेन्नई र कोलकाता तथा दिल्ली र पुणे बीच भिडन्त हुने नेपालकै केन्द्रबिन्दु पर्यटकीय क्षेत्र चितवनमा सुविधा सम्पन्न होटेल स्टार ब्याङ्क विवाह होस् वा कुनै कार्य वा सरकारी गैर सरकारी संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्नका लागि विभिन्न साइजमा एक सयदेखि एक हजार भन्दा बढी क्षमताका छवटा युक्त हलहरू कमनदेखि स्विटसम्म राजमार्गसँगै जोडिएको होटेलमा आवास व्यवस्था र सुन्दर गार्डनको मजा त छँदैछ साथमा जङ्गल सफारीको व्यवस्था पनि होटल स्टार ब्याङ्कवेट रत्ननगर एक निपनी चितवन फोन शून्य छपन्न छपन्न शून्य नौ नौ दुई website W W W dot hotel star banquet dot com मुख्य कार्यालय काठमाडौँ पुरानो स्वयम्भू पार्टी प्यालेस फोन शून्य एक चार छ सात दुई दुई आठ सात रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हल दुर्गा बस्नेतको स्वागत छ देशभरका विभिन्न एफएम स्टेशन र इन्टरनेटमा नेपालवाणी डट कमबाट संसारभर एकैसाथ प्रसारण भइरहेको राष्ट्रिय खबर अब विस्तारमा पूर्व मुख्य सचिव लोकमान सिंह कार्कीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त बनाउनबाट रोक्न माग गर्दै सर्वोच्च अदालतमा परेको रेटमा आज सुनवाई हुने भएको छ यसअघि पटक पटक सर्दै आएको उक्त रेटमा आज न्यायाधीश द्वय चन्द्र लाल र तर्कराज भट्टको इजलासमा सुनवाई हुन लागेको हो प्रधान न्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गरेका दलहरूले अख्तियारको प्रमुख आयुक्तमा कार्कीलाई सिफारिस गरेका थिए तत्कालीन शाही सरकारको पालामा मुख्य सचिव रहेका कार्कीलाई अख्तियार दुरूपयोग गरेको आरोप लागेको छ आरोपित व्यक्ति अख्तियारको प्रमुख बन्न नपाउने भन्दै अधिवक्ता ओम प्रकाश अर्यालले सर्वस्वमा रिट हाल्नु भएको थियो यसअघि हेर्दा हेर्दैमा राखिएको उक्त रिटमा आज संयुक्त इजलासमा सुनवाई हुन लागेको अधिवक्ता अर्यालले जानकारी दिनुभयो आजको सुनवाईमा कार्कीको विपक्षमा करिब आधा दर्जन वकिलहरूले बहस गर्ने भएका छन् एकीकृत नेकपा माओवादी नेपाली कांग्रेस नेकपा एमाले र मधेसी मोर्चाले प्रस्ताव गरेका कार्कीमाथिको समर्थन नेकपा एमाले फिर्ता लिइसकेको छ भने एकीकृत माओवादीले कार्कीको समर्थनमा जनमत जुटाउँदैछ नेपालका लागि बेलायती राजदूत एन्ड्रू जेम्स स्पार्कले चुनावी अन्तरिम मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीसँग भेटवार्ता गर्दै हुनुहुन्छ आज अपरान्न चार बजेपछि हुने भेटवार्तामा आगामी संविधान सभाको चुनावका विषयमा छलफल हुनेछ चुनावका लागि भइरहेको तयारी र बेलायत सरकारले गर्ने सहयोगका विषयमा पनि छलफल हुने बताइएको छ भेटमा नेपालको राजनीतिक अवस्थाका बारेमा पनि छलफल हुनेछ गत शुक्रबार मात्र नेपालका लागि राजदूतको औपचारिक कार्यभार सम्हालेका जेम्स स्पार्कले राजनैतिक भेटवार्ता शुरू गर्न लाग्नु भएको अन्तरिम मन्त्री परिषदका अध्यक्ष रेग्मीका प्रेस सल्लाहकार विमल गौतमले जानकारी दिनुभयो भारत भ्रमणमा रहनुभएका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज पनि भेटघाटमा व्यस्त रहनुहुने भएको छ उहाँले आज भारतीय नेताहरूसँग भेट गर्ने कार्यक्रम छ भारत भ्रमणका क्रममा हिजो नयाँ दिल्ली पुग्नुभएका प्रचण्डले उच्चस्तरीय भेटवार्ता गर्ने भेटवार्ता भने आगामी मंगलबार मात्र गर्नुहुने नयाँ दिल्लीमा रहनुभएका सहकर्मी ऋषि धमलाले जानकारी दिनुभयो यसअघि प्रचण्डले हिजो साँझ भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिंह विदेश सचिव रञ्जन मथाई लगायतका नेताहरूसँग भेट गरिसक्नु भएको छ भ्रमणका क्रममा उहाँले नेपाल भारत सम्बन्धबारे विशेष भाषण दिने कार्यक्रम छ यसैबीच हिमाचल प्रदेशको भ्रमणमा जाने प्रचण्डको कार्यक्रम भने मौसमका कारण रद्द भएको छ हिजो भारत जानुभएका प्रचण्डको भ्रमण टोलीमा पत्नी सीता दहाल नेता कृष्णबहादुर महरा सहयोगी शिव लेखकहरूले लगायत रहेका छन् निर्वाचनको तयारी र पार्टीको आन्तरिक एजेन्डामा छलफल गर्न नेकपा एमालेको पोलिट ब्युरो बैठक आज बस्दैछ पार्टी केन्द्रीय कार्यालय बल्खुमा केही बेरपछि बस्ने बैठकमा निर्वाचनका लागि पार्टीको रणनीति र पार्टीमा रिक्त रहेका पदपूर्ति गर्ने विषयमा छलफल हुने बताइएको छ यसअघि बसेको पोलिट ब्युरो बैठकमा नेताहरूले नेपाली कांग्रेस र साना वाम दलहरूसँग तालमेल गरेर अघि बढ्नुपर्ने बताएका थिए यसबारे ठोस निर्णय लिइने र आगामी केन्द्रीय समितिको बैठकका लागि एजेण्डा तय गरिने एमाले जनाएको छ त्यसै महाधिवेशन भएको लामो समय बितिसक्दा पनि पाँच प्रतिशत केन्द्रीय सदस्य मनोनयनको विषयमा एमाले नगरे नगरेकाले यस विषयमा पनि आज छलफल हुने बुझिएको छ मधेसी तथा जनजाति नेताहरूले पार्टी छाडेपछि ती ठाउँमा मनोनित गर्नका लागि शीर्ष नेताहरूले आफ्नो गुटकालाई सिफारिस गर्ने तयारी भएको छ बैतडीको श्रीकोट गाविस वडा नम्बर पाँच तारलमा ट्रिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ बैतडीको सतबाजबाट खोज लेकतर्फ जाँदै गरेको ना असप दुई सय अन्ठानब्बे नम्बरको ट्रिपर दुर्घटना हुँदा ट्रिपरका चालक बझाङ घर भएका गौतम बोहरा र सहचालक श्रीकोट दुईका रोशन भट्टको मृत्यु भएको हो ट्रिपर सडकबाट करिब दुई सय मिटर तल खस्दा गम्भीर घाइते भएका दुवैजनालाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटेमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ आज बिहान करिब साढे नौ बजे दुर्घटना भएको रेडियो सौगात बैतडीबाट भरत खत्रीले जनाएका छन् सगरमाथा हिमाल आरोहण गर्न गएका दुई विदेशी नागरिक कुटिएका छन् आरोहणका क्रममा बाटो बनाउने मजदुरसँग विवाद हुँदा मजदुरको कुटाईबाट ती विदेशी नागरिक घाइते भएका हुन् घाइते हुनेमा इटलीका सिम्बोली मोरो र स्विजरल्याण्डका उल स्टिक रहेका छन् घटनाबारे छानबिन गरी कुटपिट गर्नेलाई कार्यवाही गरिने सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी र प्रमुख प्रहरी प्रमुखले बताएका छन् भक्तपुरलाई सन् दुई हजार तेह्रभित्र खुल्ला दिशामुक्त क्षेत्र बनाउन त्यहाँका सोह्र गाविस र दुई नगरपालिकामा दुई दुईजना सरसफाई कमाण्डो परिचालन गरिएको छ जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिको आयोजना तथा युएन हेबिटेड र स्वया संस्थाको सहयोगमा साठीजनालाई एक सातासम्म सरसफाई तालिम दिएर सरसफाई कमाण्डोको रूपमा परिचालन गरिएको स्वयाका अध्यक्ष पहलमान श्रेष्ठले जानकारी दिनुभयो कमाण्डोहरूले जिल्लालाई खुला खुलादिशमुक्त बनाउने र सरसफाईलाई नियमित राख्न विभिन्न नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताइएको छ चार दिनदेखिको बन्द चार दिनदेखि बन्द रहेका रूपन्देही जिल्लाका सुनचाँदी पसलहरू आजबाट खुलेका छन् माग अनुसारको सुन उपलब्ध नभएको तथा महँगोमा किनेर सस्तोमा बिक्री गर्नु परेको भन्दै उनीहरूले सबै सुनचाँदी पसल बन्द गरेर आन्दोलनमा उत्रिएका थिए लगनका बेलामा सुन पसल बन्द गरेको भन्दै चर्को आलोचना समेत भइरहेका बेला सुनचाँदी व्यवसायी संघ केन्द्रीय समितिको निर्देशन अनुसार पसल खुल्न लागेको बुटोल उपशाखाका अध्यक्ष दीपक विश्वकर्माले बताउनुभयो रूपन्देहीकै अर्को खबर अनुसार वृद्धि गरिएको शुल्क घटाउने सहमति भएपछि रूपन्देहीका निजी विद्यालयहरू आजबाट सञ्चालनमा आएका छन् शुल्क वृद्धि गरेको भन्दै बिहिबार र शुक्रबार एमाले निकट अनेरासो बिउले निजी विद्यालयमा ताला लगाएको थियो हिजो भएको सरकारवाला पक्षबीचको वार्तामा शुल्क घटाउने लगायतका विषयमा सहमति भएपछि विद्यालयमा लगाइएको ताला खोलिने खोलिएको अनिरासो बिउले जनाएको छ राष्ट्रिय खबरमा विदेश र खेल खबर बाँकी नै छन् नेपालवाणी नेटवर्क सुन्दै गर्नुहोला सुनिश्चित भविष्य र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 सैन्य अफिसरहरूले असन्तुष्टि जनाएका हुन् सेनाका करिब पचहत्तर अफिसरले सेनाका कर्णेल सकिब अली चिमाको नेतृत्वमा रक्षा मन्त्रालयका अधिकारीहरूसँग वार्ता गरेर असन्तुष्टि व्यक्त गरेको पाकिस्तानी परित्रका डनले जनाएको छ उनीहरूले मुशरफमाथि लगाइएको आरोप इत्यादिले सैन्य संस्थाको मजाक उडाएको बताएका थिए उनीहरूले कुनै पनि संस्थाले देशकै अर्को संस्थाका प्रमुख भएका व्यक्तिमाथि अनावश्यक आरोप लगाउनु न्यायचित नहुने धारणा राखेका थिए उनीहरूले सत्य तथ्य छानबिन हुनुपर्नेमा जोड़ दिएका छन् पूर्व सैन्य शासक मुशरफलाई सन् दुई हजार सातमा संकटकाल घोषणा गरेको र पूर्व राष्ट्रपति बेनेजिर भुट्टोको हत्या गरेको आरोपमा अदालतमा मुद्दा चलिरहेको छ अब खेल प्रसङ्ग ICC world cricket league division three आजबाट बर्मुडामा सुरु हुँदैछ आज तीनवटा खेल हुनेछन् नेपाली समयअनुसार राति सभा सात बजेबाट सुरु हुने खेलमा नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ समरसेटमा सुरु हुने खेलमा नेपाल विजयी सुरुवात गर्ने दाउमा हुनेछ डिभिजन फाइभ र फोरमा अमेरिकालाई पराजित गरेकाले पनि नेपाल आज उच्च मनोबलका साथ मैदानमा उत्रने प्रशिक्षक पुबुधु दासनायकले बताएका छन् पाँच वर्षको अन्तरमा नेपाल र अमेरिका आठ पटक भिडिसकेका छन् जसमा चार पटक नेपाल र दुई पटक अमेरिका विजयी भएका छन् भने दुईवटा खेल ड्र भएका थिए यसैगरी आज हुने अन्य खेलमा बर्मुडा र युगाण्डा तथा इटली र ओमान भिड्नेछन् यस प्रतियोगिताका शीर्ष दुई टोली डिभिजन टूमा उक्लने र विश्वकप छनौट खेल्न पाउनेछन् र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्स तथा दिल्ली डियर डेबिल्स र पुणे वारियर्स भिड्नेछन् नेपाली समयअनुसार अपरान्ह सभा चार बजे एमए चिदम्बरम चेन्नईमा हुने आजको पहिलो खेलमा चेन्नई र कोलकाता बीच प्रतिस्पर्धा हुनेछ आठ खेलबाट बाह्र अङ्क बनाएको चेन्नई दोस्रो स्थानमा छ भने समान खेलबाट समान अङ्क समान खेलबाट छ अङ्क मात्र बनाएको कोलकाता सातौं स्थानमा छ त्यस्तै आज राति सभा आठ बजेपछि शहीद वीर नारायण सिंह इन्टरनेशनल स्टेडियम राजपुरमा हुने दोस्रो खेलमा दिल्ली र पुणे आउने सामने हुनेछन् आठ खेलबाट चार अङ्क जोडेको पुणे पुछारबाट दोस्रो स्थानमा छ भने आठ खेलबाट चार अङ्क जोडेको पुणे पुछारबाट दोस्रो स्थानमा छ यसअघि गए राति भएको खेलमा शीर्ष स्थानको रोयल च्यालेन्जर्स बेङ्गलोरलाई अन्ठाउन्न रनले पराजित गर्दै मुम्बई इण्डियन्स चौथो स्थानमा उक्लिएको छ राष्ट्रिय खबरको अन्त्यमा मूल खबरका शीर्षकहरू पुनः एकपटक लोकमान सिंह कार्कीलाई अख्तियारको प्रमुख बनाउन नहुने भन्दै सर्वोच्च अदालतमा परेको रिटमा आज सुनवाई हुँदै नेपालका लागि बेलायती राजदूत जेम्स स्पार्कले मन्त्री परिषदका अध्यक्ष रेग्मीलाई भेट्ने भारत भ्रमणमा रहेका एकीकृत माओवादी अध्यक्ष प्रचण्ड भेटघाटमा व्यस्त निर्वाचनको तयारी लगायतका विषयमा छलफल गर्न एमालेको पोलिट ब्युरो बैठक बस्दै बैतडीमा ट्रिपर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु सगरमाथा आरोहण गर्न गएका दुई विदेशी नागरिकमाथि कुटपिट मेक्सिको एक कारागारमा झडप तेह्रजनाको मृत्यु पूर्व शासक मुशरफ माथिको कारवाही प्रक्रियाप्रति पाकिस्तानी सेनाको आपत्ति र आइसिसी डिभिजन थ्रीको पहिलो खेलमा आज नेपाल अमेरिकासँग भिड्ने आइपिएल क्रिकेटमा चेन्नई र कोलकाता तथा दिल्ली र पुणे आम्ने सामने हुने हवस् त मध्याह बाह्र बजेको राष्ट्रिय खबर सकियो प्राविधिक मित्र नन्दु गेलाङलाई धन्यवाद अहिलेलाई दुर्गा बस्नेत र रविन्द्र सुवेदी विदा भयो नमस्कार रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हट आथा अस्ति भर्खरै ब्याट्री फेरेर लाइट बनाएर ल्याएको हैरान भइसके पैसा खर्च भएको भए कति खर्च गर्नु कहिले पनि उज्यालोमा बस्न पाइने भएन होइन सेडिङको कुनै विकल्प छैन किन हैरान हुन्छु र मैले आज मात्रै पत्ता लगाएर आएको छु घामबाट बल्ने बत्तीले लोड सेडिङको झन्झटबाट मुक्त भइन्छ त्यति मात्र कहाँ हो र बिजुली बिलको बचत पच्चिस वर्षसम्म ग्यारेन्टी र भर पर्दो करेन्ट नलाग्ने बाल्न कुनै झन्झट नहुने सर्भिसको राम्रो सुविधा भएको ओम विकास सोलर सोलुसन होइन यस्तो कहाँ पत्ता लगाउनु भयो ल उता हेर त छिमेकीको घर कस्तो झलमल्ल छ त्यहाँ गएर ठुल्दाईलाई सोधेको थिएँ हजुर पूर्वी चितवनमै पहिलो दर्ता भएको अनि विश्वासिलो भर पर्दो तालिम प्राप्त टेक्निसियनहरूबाट पच्चिस वर्ष ग्यारेन्टीको साथ जडान तथा मर्मत गरिने एक मात्र solar company Om Vikas solar solution सम्पर्क न्यु ओम इलेक्ट्रोनिक्स पर्सा बजार चौबिस कोटी फोन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 लिएर आइपुगेका छौँ कतारको दोहा सहरमा र मेरो नजिकै यहाँ थुप्रै साथीहरू हुनुहुन्छ र उहाँहरू मध्ये म एकजना साथीसँग कुराकानी गर्दैछु तपाईँलाई स्वागत छ रेडियो अर्पणमा धन्यवाद हजुरको शुभ नाम मेरो चाहिँ प्रयास प्रयासजी तपाईँ नेपालबाट कतारको दोहा सहरसम्म आइपुग्नु भएको छ नेपालबाट तपाईँ कतार आउँदाखेरि कुन ठाउँबाट टिकट लिएर आउनुभयो रनपा दुई टाढीमा अवस्थित हङकङ बजार भित्र रहेको न्यू मिमसा ट्राभल्स टुरबाट चाहिँ टिकट लिएर आएको हो हाम्रा विशेषताहरू राष्ट्रिय अन्तर्राष्ट्रिय हवाई ticket booking date change reconfirm cancelling सुविधा all India rail bus ticket booking सुविधा साथै अन्तर्राष्ट्रिय कुरियर सुविधा सम्पर्क new mimosa towers and tours Ratnagar दुई टाढी हाङकङ बजार फोन शून्य छप्पन्न पाँच साठी शून्य एकतिस मोबाइल अन्ठानब्बे चार त्रिपन्न चालिस एक सय एकसठी पुनश्च मनी एक्सचेन्ज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 राजमार्गमा हामीले पुल निर्माण गर्ने भयौँ